अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम कलिउड काउन्टाउनको साथमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज उसागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र प्रोग्राम सुनिदिएर साथ दिँदै आइरहनु भएको छ सो साथको लागि थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण सम्पूर्णलाई र कन्ट्रोलबाट सपोर्ट गरिराखेका छन् विष्णुले र विष्णुलाई पनि thank you so much Nepali चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतको साथमा हामी ठिक यही टाइममा आउने गर्छौँ देखि प्रत्येक साताको सोमबार दिउँसो एक बजेको पछि करिब करिब दुई बजीसम्म र प्रोग्राम कलिउड गाउँ गाउँभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि भर्खर मात्र रिलिज भएर गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत मिक्स गरेर हामीले बजाउँदै राखेका छौँ र आज पनि दसवटा उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीतको साथमा हामी उपस्थित भइसकेका छौँ र नम्बर टेन पोइसनदेखि नम्बर वान पोइसनमा कुन फिल्मको गीतको स्थानमा परेको छ त्यसको बारेमा तपाईँले जानकारी प्राप्त गर्नको लागि तपाईँले पुरा हाम्रो प्रोग्राम समय अवधिभर हामीलाई साथ साथ पनि अवश्य दिनुपर्ने हुन्छ अब लागौ नम्बर टेन पोजिसनमा नम्बर टेन पोजिसनमा बिस्तारै बिस्तारै तल छोड्ने क्रममा रहेको छ नेपाली कथन चलचित्र मुखौटा र काउन्ट डाउनमा बिस्तारै बिस्तारै तल छोड्ने क्रममा यो हप्ता एक स्टेप तल छोड्दै नम्बर टेन पोजिसनमा आइपुगेको छ नेपाली कथन चलचित्र Mukhauta number ten okay number ten पोजिसनको गीत पछि अब हामी लागौ नम्बर नाइन पोजिसनमा र नम्बर नाइन पोजिसनमा आइपुगेको छ हिम्मत यानि कि वाली फिल्मको कुराकानी गर्ने हो भने यो चलचित्रलाई निर्माण एवं निर्देशन गरेकी हुन् रेखा थापाले र टङ्का थोकेको सङ्गीतमा नम्बर नाइन पोजिसनमा हिम्मत वालीबाट रमाइलो गीत नम्बर नाइन पोजिसनमा नम्बर नाइन Mario, काली तिम्रो नचारैले पोली मार्यो ढिच्याउ ढिच्याउ भात भाती छाती पोली पोली मार्यो ढिच्याउ ढिच्याउ झले झले झल हिम्मत सम्हाल झले ढले ढले ढल हिम्मत अङ्गाल नहौ झले झले झल हिम्मत सम्हाल नलौ ढले ढले ढल हिम्मत अङ्गाल नहौ ओके दसैँको फेरोमा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र हिम्मत वालेको गीत यहाँले सुनिरहनु भएको छ काउडाको नम्बर नाइन पोजिसनमा आइपुगेको छ एक स्टेप माथि चढ्दै नम्बर नाइन पोजिसनमा आइपुगेको हो यो हप्ता अब लागौँ ढिला नगरिकन नम्बर एट पोजिसन तर्फ नम्बर एट पोजिसनमा आइपुगेको छ स्टुपिड मन र स्टुपिड मन पनि अब प्रदर्शनमा आउँदैछ भदौको फेरो पारेर यो चलचित्र रिलिज हुँदैछ थाइल्यान्डमा सुट गरिएको फिल्मलाई निरज बरालले निर्माण गरेका हुन् भने दिवाकर भट्टराईले निर्देशन गरेको फिल्म स्टुपिड मनमा सङ्गीत रहेको छ अर्जुन पोखरेलको अब भने काउन्टाउनको नम्बर एट पोजिसनमा मुक्तपीठ मनबाट रमाइलो गीत नम्बर एट बाँच्ने दिन तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओ सँग खुल्नु परे बरु प्राणै जाओ, मेरो प्राणै जाओ, बरु प्राणै जाओस् मेरो प्राणै जाओ सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनुपर्छ मेरो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राण ओके अर्जुन पोखरेलको सङ्गीत रहेको नेपाली कथन चलचित्र स्टपिड मनको गीत यहाँले सुनिरहनु भएको छ काउन्टाउनको नम्बर एट पोजिसनमा आइपुगेको छ र अब हामी लागौँ नम्बर सेभेन पोजिसनमा र नम्बर सेभेन पोजिसनमा कस्तो टेन्सन परेको छ कि कस्तो टेन्सन फिल्म रिलिज भइसकेको फिल्म हो काउन्टरमा बिस्तारी बिस्तारी तल चढ्ने क्रममा रहेको छ नेपाली कथन चलचित्र कस्तो टेन्सन फिल्म र गीतले भन्दैछ चुवाक चाहियो चुवाक चाहियो number 7 ओके कालजाको नम्बर सेभेन पोजिसनको गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र कस्तो टेन्सन रिलिज भइसकेको फिल्म हो र चितौनमा भने यो चलचित्र रिलिज भएको छैन लागु नम्बर सिक्स पोजिसनमा mission for twenty number six पोजिसनमा आइपुगेको छ यो चलचित्र पनि प्रदर्शन भइसकेको चलचित्र हो काउन्टरमा बिस्तारै बिस्तारै तल चढ्ने क्रम रहेको छ नेपाली कथन चलचित्र mission for twenty number six tomorrow. भइसकेको नेपाली कथन चलचित्र मिसन फर ट्वेन्टीको गीत यहाँले सुनिरहनु भएको छ नम्बर सिक्स क्वेसनमा अब हामी लागौँ नम्बर फाइभ पोजिसनतर्फ नम्बर फाइभ क्वेसनमा आइपुगेको छ नेपाली कथन चलचित्र चोली र चोली पनि रिलिजको लागि तयार भएर बसेको फिल्म हो वसन्त चापकोटाको सङ्गीत भएको छ नेपाली कथन चलचित्र चोलीमा नम्बर फाइभ क्वेसनमा नेपाली कथन चलचित्र चोली नम्बर फाइभ यही सूर्य बोगडाले निर्माण एवं निर्देशन गरेको नेपाली कथन चलचित्र छोलीको गीत यहाँले सुनिरहनु भएको छ नम्बर फाइभ पोजिसनमा आइपुगेको छ अब हामी लागौँ नम्बर फोर पोजिसनतर्फ नेपाली कथन चलचित्र कोहिनो नम्बर फोर पोजिसनमा आइपुगेको छ चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् भने सम्बुजित बासकोटाको सङ्गीत रहेको छ नम्बर फोर पोजिसनमा नेपाली कथन चलचित्र कोहिनोबाट रमाइलो गीत नम्बर फोर तिमा गर्छु रेडियो अर्पण एक से चार थोप्लो पांच मेगा हर्ट दौसुरा उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीत प्रस्तुत हुने एक मात्र कार्यक्रम कलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र ब्रेकपछि पुनः हामी उपस्थित भइसकेका छौँ कार्यक्रम कलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको सोमबार दिउँसो एक बजीको न्युजपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो एक सय चार थप्लो पाँच मेगाहजमा र प्रोग्राम तपाईँ इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि सुनिरहनु भएको छ सो सुनिदिएर साथ दिए तपाईँसँग बुढो छु थ्याङ्क यू सो मच कन्ट्रोलबाट विष्णुले सपोर्ट गरिराखेका छन् र विष्णुलाई पनि थ्याङ्क यू सो मच र प्रोग्रामभित्र रहेर मैले सुनाइराखेको छु गीतहरू दसवटा उत्कृष्ट नेपाली चलचित्रका गीतहरू र यतिखेर रिलिज भइराखेका रिलिजको नजिक नजिक लागेका अनि रिलिजबाट फर्क मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेको छु र यहाँले सुनिदिएर साथ पनि दिइरहनु भएको छ र फेरि पनि साथको लागि थ्याङ्क यू सो मच अब ढिला नगरिकन लाग्नुपर्ने हुन्छ नमस्कार नम्बर थ्री पोजिसनमा नम्बर थ्री पोजिसनमा आइपुगेको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन श्राउन सोह्र गतिको मितिमा अल नेपाल प्रदर्शनमा आउन लागेको छ सुरु सुब्बाली चलचित्रलाई निर्देशन गरेका हुन् भने सुशील श्रेष्ठको लगानी रहेको छ सुगम पोखरेलको संगीत रहेको छ अनि बाबु बोकटी सुस्मिता ढकाल निशा अधिकारी स्वतन्त्र प्रताप शाह लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ नम्बर थ्री पोजिसनमा नेपाली कथम चलचित्र मेरो भ्यालेन्टाइन नम्बर थ्री तिमी बिना अधुरो एभ्री टाइम तिमी नै मनभरि छु baby you're always on my mind शब्द गोली सहारा आज बताउँदैछु तिमीलाई We chocolate and red rose ma गर्दैछु प्रपोज के बन्छौ तिमी मेरो बारे श्रावण सोह्र गतिबाट प्रदर्शनमा आउन लागेको फिल्म मेरो भ्यालेन्टाइनको गीत यहाँले सुनिरहनु भएको छ नम्बर थ्री पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ अब लागौ नम्बर टू पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ चलचित्र चिहान र चिहान पनि यतिखेर रिलिज भइराखेको छ तर देशका केही सिनेमा घरमा मात्र र मलाई पनि नम्बर टू पोजिसनमा नेपाली कथन चलचित्र चिहान नम्बर टू आफ्नो भन्दा पनि तिमी मुटुभित्र बस्यौ तिमी मगमगाउने फुल पनि बासा छर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै प्राल पूजना प्रधान लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको नेपाली कथन चलचित्र र चिहानको गीत यहाँले सुनिरहनु भएको छ र चिहान चलचित्रको यो गीतपछि अब हामी लागु नम्बर वान पोजिसनमा नम्बर वान पोजिसनमा जानुभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ नम्बर टेनमा मखौटाको टाइटल सङ यहाँले सुनिसक्नु भएको छ नम्बर टेनमा नम्बर नाइनमा हिम्मत वाली त्यसको नम्बर एटमा स्टुपिड बन्ड नम्बर सेभेनमा कस्तो टेन्सन चुवा चाहियो नम्बर सिक्स पोजिसनमा मिसन फर ट्वेन्टी नम्बर फाइभमा ठुली बेबी नम्बर फोरमा कोहिनूर नम्बर थ्रीमा मेरो भ्यालेन्टाइन नम्बर टूमा चिहान र नम्बर वान पोजिसनमा आइपुगेको छ नाक बेली र यतिखेर रिलिज भइराखेको छ नाक बेली देशका करिब चालिसवटा सिनेमा घरमा प्रदर्शन भइराखेको छ गोविन्द राईले निर्देशन गरेको चलचित्रले यतिखेर राम्रो व्यापार गर्दै अगाडि बढिराखेको छ नागबेलीको गीत छोड्दै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 प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x ray echo cardiography video x ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी घर त अब पुरा हुन लागे जस्तो छ बरु घरमा चाहिने मार्बल टाइल्स र सेनेटरी आइटमहरू चाहिँ ब्रान्डेड नै राख है हतारमा जहाँ पाए त्यहीँबाट ल्याएर म अहिले पछुताइरहेको छु ब्रान्डेड मार्बल टाइल्स र सेनेटरी सामानहरू त हाल्ने काका तर काठमाडौँतिरै जानुपर्ने होला होइन हाकिमचोकको भरतपुर मिनी मार्केटमा पूजा इन्टरप्राइजेस खुलेको छ नि त्यहाँ तिमीले जस्तो चाह्यो त्यस्तै ब्रान्डेड मार्बल टाइल्स र सेनेटरीका सामानहरू पाउँछौ त्यो जति विश्वासिलो ठाउँ अन्त छैन हजुर हामी कहाँ branded marble granites marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आर्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा सबै कामको लागि मिस्त्रीको सुविधा साथै होम डेकोरेसनको जिम्मा समेत लिइन्छ सम्पर्क ऊर्जा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिचोक भरतपुर मिनी मार्केट अगाडि फोन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 सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा chiffon sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry service नै Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै नेताज्यू नेताज्यू सुन्नुहोस् न एकमात्र कविता लल कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने पीर कति नलेउ कवि खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसलमा नै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचादीको पसल रत्नगर दुई high school road Tadi phone number शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराट Bakulahar proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ मनोरञ्जनका लागि सुन्नु हजुर अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घोडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई main road Tadi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै पेट्स पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख नारायणगढ फोन नाइन 5710991 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच सँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com डट एनपेबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट एमालेको दोस्रो दिनको मतगणना जारी ओलीलाई उसिन्दै नेपाल अग्रस्थानमा कृषिमा छुट्याइएको बजेटका अन्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने बेकिएको दावी युवालाई प्रोत्साहन सहित कृषि क्षेत्रमा तेइस अरब अठाइस करोड़ रुपियाँ विनियोजन इजरायली सेनाले गाँसामागरको आक्रमणमा मर्नेको संख्या एक सय छैसठी पुग्यो इजरायलको आक्रमणबाट लोक्ने ठाउँ कतै नभएको प्यालेस्टाइनी कूटनीतिज्ञको भनाई र विश्वकप फुटबलको पार्टी जर्मनीलाई फाइनलमा अर्जेन्टिना एक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 नेपालको साबेकको क्षेत्रफलमा कम्तीमा नौ सय वर्ग किलोमिटर घटेको आशंका गरेको छ भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा मोर्चाले परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै नेपाल भारत सीमा सर्वेक्षण सम्बन्धी स्टेप म्याच हालको नयाँ नक्सामा नेपाली भूभाग भारततिर पारिएको आशंका व्यक्त गर्नुका साथै सिमानामा कतिपय नेपालीका हातमा जमिन बिनाका लालपुर मात्र बाँकी रहेको बताएको छ परराष्ट्र मन्त्री पाण्डेलाई ज्ञापन पत्र बुझाउने क्रममा मोर्चाका अध्यक्ष फणेन्द्र नेपालले नेपालको मौजूदा एक लाख सत्तालिस हजार एक सय एक्कासी वर्ग किमी क्षेत्रफल स्टिप म्याचमा कायम नभएको दावी गर्नुभयो मोर्चाका अध्यक्ष नेपालले स्टिप म्याच शत प्रतिशत काम सम्पन्न नभइकन सरकारले हस्ताक्षर गर्न नहुने र उक्त म्याच उक्त म्यापको अध्ययनका लागि सीमावेद इतिहासवेद प्राविधिक र सीमा अध्ययता सहितको समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो ज्ञापन पत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो नेपालको एक इन्च क्षेत्रफल पनि तलमाथि हुन नदिने र अपुरो नक्सामा हस्ताक्षर नगर्ने विश्वास दिलाउनुभयो उहाँले विवादित क्षेत्रका नक्साङ्कन गर्न उक्त क्षेत्रमा तथ्यमा आधारित तर्कका आधारमा नेपाल भारत दुवै पक्ष बसेर समाधान निकालिने बताउनुभयो मन्त्री पाण्डेले हाल सन्तानब्बे प्रतिशत नक्साङ्कन सम्पन्न भएको स्टेप म्याप स्थलगत क्षेत्रमा भिडाउन बाँकी रहेकाले अहिले हस्ताक्षर नहुने पनि जानकारी गराउनुभयो आउँदो आर्थिक वर्षका लागि कृषिमा छुट्याइएको बजेट कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने विज्ञले बताएका छन् बजेटमा उल्लेखीय कार्यक्रमबाट लाभ लिन किसान आफै पनि जागरूक हुनुपर्ने नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो सरकारले युवालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमसित कृषि क्षेत्रमा तेइस अरब अठाइस करोड़ रूपियाँ विनियोजन गरेको छ बजेटमा भएको व्यवस्था अनुसार कृषि कर्जामा छ प्रतिशत भन्दा बढ़ी ब्याज दिनुपर्ने छैन आइतबार अर्थमन्त्री रामचरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमा कृषि व्यवसाय गर्न वाणिज्य ब्याङ्कले लिने ब्याज छ प्रतिशत नाक्न नदिने र त्यसमा चार प्रतिशत सरकारले अनुदान दिने व्यवस्था गरिएको छ यस्तै पचास प्रतिशत दिँदै आएको कृषि बीमा अनुदानलाई पचहत्तर प्रतिशत पुर्याइएको छ हात्ती tractor power litre power tiller feeder machine लगायतका कृषि उपकरण खरिदमा एक प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ आउँदो आर्थिक वर्षमा दुई लाख पचपन्न हजार मेट्रिक टन रासायनिक मल अनुदानमा दिने व्यवस्था पनि बजेटले गरेको छ रासायनिक मलमा मात्र पाँच अरब अडचालिस करोड़ रूपियाँ अनुदान दिने बजेटमा उल्लेख छ मासुजन्य उत्पादनको लागि अनुदान दिन एक अरब एक अरब विनियोजन गरिएको छ भने गाई भैंसी पालेर मासु जने पशुपालन गर्ने व्यवसायले आयात गर्ने प्रविधिलाई भन्सार छुटको व्यवस्था ल्याइएको छ किसानले आयात गर्ने मिल्किङ मेसिनमा पचास प्रतिशत छुट र चिया उद्योगीले ल्याउने ढुवानीको साधनमा पचास प्रतिशत भन्सार छुटको व्यवस्था गरिएको छ त्यसै गरी आउँदो आर्थिक वर्षमा सात हजार मेट्रिक टन उन्नत बेउ किसानलाई उपलब्ध गराउन तेह्र करोड़ रूपियाँ बजेटमा व्यवस्था गरिएको छ कृषि अनुसन्धानका लागि एक अरब अठहत्तर करोड़ रूपियाँ छुट्याइएको छ यसबाट कृषिको आधुनिकीकरण बजारीकरणसँगै अनुसन्धानमा पनि महत्वपूर्ण सहयोग पुग्ने नार्कका वैज्ञानिक मनोज ठाकुरले बताउनुभयो पूर्वी चितवनको रत्नगर नगरपालिकामा पहिलो पटक नयाँ प्रविधिको दमकल भित्रिएको छ यसअघि चितवनको भरतपुरमा मात्रै दमकल थियो रत्नगरमा भित्रिएको दमकल समेत गरी अब चितवनमा दुईवटा दमकल भएको छ रत्नगरमा ल्याइएको दमकल सुविधा सम्पन्न रहेको छ बेलायतमा रहेको Devon and Somerset fire resource सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो सो संस्थाले रत्नगर स्थित पोखरा उपमहानगरपालिकालाई एउटा एउटा दमकल सहयोग गरेको छ नेपालमा नै पहिलो पटक भित्रिएको सो दमकल रत्नगर र पोखरा उपमहानगरपालिकालाई मात्रै सहयोग गरिएको बेलायती फायर फाइटिङ टिमका सदस्य जुन मोनह्यामले जानकारी दिनुभयो रोटरी क्लब मार्फत दमकल ल्याइएको हो अनि दमकलभन्दा निकै सानो रहेको सो दमकलमा चार सय लिटर मात्रै पानी अटेर अरू ट्याङ्कीको सहयोगमा आगो निभाउन प्रयोगमा ल्याउन मिल्ने मुनाहामले बताउनुभयो सो दमकलमा आगो निभाउन मद्दत मिल्ने फुब नामक पदार्थ पनि रहेकाले आगो छिट्टै नियन्त्रणमा लिन सकिने उहाँले बताउनुभयो फोमले अक्सिजनलाई भित्र पस्न रोक्ने काम गर्दछ सो दमकल भने बेलायतमा प्रयोगमा आइसकेको हो बेलायती फायर फाइटिङ टीमका सदस्यहरू जोन मोनाहामले र साइमन लेकले नगरपालिका कर्मचारीहरूलाई दमकलका बारेमा सामान्य प्रशिक्षण समेत दिएको छ उनीहरूले नेपालमा सन् दुई हजार दसदेखि नै काठमाडौँ लगायतका ठाउँमा फायर फाइटिङको तालिम दिँदै आएका छन् उनीहरूले तालिम दिएका नेपालीहरूले रत्नगर आएर नगरपालिकाका कर्मचारीहरूलाई पुरै तालिम प्रदान गर्नेछन् नेपालमा पहिलो पटक भित्रिएको सुविधायुक्त नयाँ प्रविधिको दमकल भएकाले यसको सामग्री काठमाडौँमा मात्रै पाइन् र त्यसका लागि रोटरी क्लबले सहयोग गर्ने बेलायती भएर फाइटिङ टिमका अर्का सदस्य साइमन लक्टले बताउनुभयो नयाँ प्रविधिको दमकल भएकाले यसको प्रचार प्रसार गर्दै अन्य ठाउँमा पनि पुर्याउन सकिने उहाँले बताउनुभयो सो दमकलको खरिद मूल्य बत्तीस हजार बेलायती पाउन्ड रहेको छ रत्नगरमा पहिलो पटक दमकल भित्रिएपछि सरकारवाला तथा नगरवासीहरू पनि खुसी भएका छन् रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले पहिलो नयाँ प्रविधिको दमकल नगरपालिकाले पाउनु खुसीको कुरा भएको बताउनु भएको छ रत्नगरमा आग लागि हुँदा भरतपुर कि त हिटोडाबाट दमकल ल्याउनु पर्थ्यो उहाँले भन्नुभयो अब त्यो बाध्यता हटेको छ यसबाट नगरवासीका लागि ठूलो राहत मिल्नेछ सानो खालको दमकल भएकाले सानो गल्तीमा पनि छिन्न सक्ने पर्ने हुँदा जस्तो सुकै ठाउँमा पनि लैजान सकिने बताउनुभयो नगरपालिकाले अघिल्लो नगर परिषदमै एउटा दमकल किन्न बजेट समय छुट्याएको थियो बेलायती सो संस्थाले अनुदानमा सहयोग गरेपछि नगरपालिकाले सो बजेटबाट एउटा जेसीबी र एउटा ट्र्याक्टर किनेको छ दमकल खरिदका लागि नगरपालिकाले पचास लाख बजेट छुट्याएको थियो विद्यालय बाहिर रहेका बालबालिका र किशोर किशोरीहरूका लागि शिक्षाको पहुँच तथा गुणस्तरीय सिकाइका लागि अवसर अभिवृद्धि गर्ने उद्देश्यका साथ रत्नगर नगरपालिकामा नयाँ कार्यक्रम लागू गर्ने तयारी गरिएको छ समुन्नत नेपाल नामक संस्थाले रत्नगर नगरपालिका र युनिसेफ नेपालसँग सहकारीमा नयाँ कार्यक्रम शुरू गर्ने तयारी गरेको हो विद्यालय बाहिर रहेका ती बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउन खेल्दै सिक्ने केन्द्र र खुम्ती सिकाइ थलो कार्यक्रम ल्याउन लागेको समुन्नत नेपालका वरिष्ठ उपशिक्षक युवराज लौडारीले जानकारी दिनुभयो नयाँ कार्यक्रमको विषयमा आज रत्नगर नगरपालिकामा सरकारवालाहरूबीच अन्तर्क्रिया गरिएको छ कार्यक्रममा समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक लौडारीले फुर्सदको समयमा गएर उमेर अनुसार सिक्न पाउने व्यवस्था केन्द्रमा रहने जानकारी दिनुभयो कार्यक्रममा दिइएको जानकारी अनुसार पछिल्लो तथ्याङ्क अनुसार चार दशमलव सात प्रतिशत बाल बालिका विद्यालय बाहिर छन् भने चौवालिस प्रतिशत किशोरीहरू विद्यालय गएर विषयमा छान्ने गरेका छन् आधारभूत शिक्षा हासिल गर्ने र सहजीवन जीवन यापनका लागि आवश्यक सिप सिक्न अवसर प्रदान गर्ने औपचारिक शिक्षाको मूल आधारमा लैसाना पहल गर्ने कुनै पनि व्यवसाय सञ्चालन गर्न चाहनेका लागि सेवा प्रदायक संस्थासँग समन्वय गर्ने केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने लौडारीले बताउनुभयो चितवनको रत्नगर नगरपालिका सेर भरतपुर र नेपालगंज नगरपालिकामा पनि यस्तो कार्यक्रम ल्याउने संस्थाको तयारी छ रौतहटका स्थानीय विकास अधिकारी वसन्त कुमार भण्डारी कुशल नेता लिँदै पक्राउ परेका छन् स्थानीय हेल्पलाइन नेपाल नामक संस्थासँग एक लाख चार कुशल लेदा लिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान पक्राउ गरेको हो स्थानीय विकास अधिकारी भण्डारीले संस्थाका प्रतिनिधिहरूलाई गौरमा रहेको आफ्नै निवासमा बोलाएर घोष लिएका थिए पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कालीमा राखी अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक ओमेश रञ्ज चितकारले कारले जानकारी दिनुभयो सरकारले मातहतका निकायको प्रवक्ताका लागि छुट्टै वेबसाइट निर्माणका लागि प्रस्ताव गर्ने भएको छ आज काठमाडौँमा सूचनाको प्रचार प्रसारमा सरकारका विभिन्न निकायका प्रवक्ताहरूको भूमिका विषयको अन्तर्क्रिया उद्घाटन गर्दै सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिसालले सूचनाको सही प्रभाव गर्न पनि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 भएको थियो सो दिन छपन्न व्यक्तिको मृत्यु भएको छ इजरायलले गाँजापट्टिका बासिन्दालाई सुरक्षित आश्रय स्थलको खोजी गर्न सचेत गराइरहेका बेला प्यालेस्टाइनी कूटनीतिज्ञले भने इजरायलको आक्रमणबाट लोक्ने ठाउँ कतै नभएको बताउनु भएको छ बेलायतका लागि प्यालेस्टाइनी दूत म्यानुएल हसासियनले गाजाका बासिन्दालाई आफ्नो घर बाहेक आश्रय स्थल मंक वा अरू कुनै ठाउँ सुरक्षित नभएको बताउनुभयो उहाँले गाँजावासीहरू आफ्नो घरबाट बाहिर निस्के भने उनीहरू सड़कमै मारिने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ नेपाली सेनाले आइतबार बेहिद लहिया शहरमा पर्चा वितरण गर्दै त्यहाँका नागरिकलाई सुरक्षित आश्रय स्थलको खोजी गर्न आग्रह गरेको थियो खेलसम्म सारा जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको छ आज बिहान सकिएको फाइनलमा अर्जेन्टिनालाई एक शून्यले हराउँदै जर्मनीले चौथो पटक विश्वकप उपाधि जितेको हो जर्मनीलाई विश्वकप उपाधि जिताउन खेलेको एकमात्र निर्णायक गोल मारियो गोटेजेले गरे उनले अतिरिक्त समयको खेल सकिन सात मिनट बाँकी सदा गोल गरेर जर्मनीलाई चौथो पटक फुटबलको विश्व च्याम्पियन बनाए निर्धारित नब्बे मिनट गोल रहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको किल्कोटास्यौं मिनेटमा स्ट्राइकर क्लोसलाई प्रतिस्थापन गर्दै मैदान छिरेका गोटेजेले गोल गर्दै उपाधि जिताए आन्द्रे सलेको पास छातीले रोक्दै गोडजेले प्रहार गरेको भली सटमा अर्जेन्टिनी किपर बिट भएर जर्मनीले उपाधि जित्यो जितसँगै जर्मनीले एकीकरणपछि पहिलो पटक विश्वकप जितेको छ अमेरिकी महादेशमा विश्वकप जित्ने जर्मनी पहिलो युरोपेली देश हो सन् उन्नाइस सय नब्बेको विश्वकपको फाइनलमा पनि अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनीले अघि उन्नाइस सय चौन्न र उन्नाइस सय चौरात्तरमा विश्वकपको उपाधि जितेको थियो जेसँगै जर्मनीले विश्वकप विजेतामा इटाली बराबर चार पटक आफ्नो नाम लेखाएको छ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको दोस्रो दिनको मतगणना सारी ओलीलाई उसिन्दै नेपाल अग्रस्थानमा कृषिमा छुट्टाइएको बजेट कार्यान्वयन भएमा किसानलाई धेरै फाइदा पुग्ने विज्ञको दावी युवालाई प्रोत्साहनसहित कृषि क्षेत्रमा तेइस अरब अठाइस करोड़ रूपियाँ विनियोजन इजरायली सेनाले गाँजामा गरेको आक्रमणमा मरेको संख्या एक सय छैसठी पुग्यो इजरायलको आक्रमणबाट लोक्ने ठाउँ नभएको प्यालेस्टाइनी कूटनीतिज्ञको भनाई र विश्वकप फुटबलको उपाधि जर्मनीलाई फाइनलमा अर्जेन्टिना एक शून्यले पराजित हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुचिता हमाल बिता भए नमस्कार यस अर्पण समाचारको साथमा जय गलेश्वर